छैन कान्छु हेरेरै थाकेको मन बुझ्दैन फोटो हेरे नि टाढा भयो भने मन दुःख फेरि भेट हुम्ला के मोबाइलमा राखेको छैन कान्छु हेरेरै बुझ्दैन फोटो हेरेनी टाढा भयो भने मन दुख फेरि भेट उनलाई केरेनी टाढा भयो भने मन छैनौ एक्लै छु आज म मन बुझ्दैन फोटो हेरे नि टाढा भयो भनी मन दुःख फेरि भेट उनलाई नि ताराको माझमा तिमी छैनौ एक्लै छु मन बुझ्दैन फोटो हेरे टाढा भयो पछि छुट्ने छुटे छुटेपछि देख्न मन भइहाल्छ मन बुझ्दैन फोटो हेरे टाढा भयो भने पछि लेख्न मनलाई हाल्छ मन बुझ्दैन फोटो हेरे टाढा भयो